नमस्कार सम्पूर्ण गजलप्रेमी सर्जकज्यूहरूलाई अनि श्रोता तपाईँ सम्पूर्ण साथीहरूलाई आज कृष्ण प्यासीले एउटा आफ्नै आवाजमा एउटा गजल तपाईँहरू समक्ष प्रस्तुत गर्न लागिरहेको छु कस्तो हुन्छ आवाज नराम्रै भए पनि गजल मन पराइदिनुहुन्छ भन्ने आशा गरेको छु अनि गजल सुनेर प्रतिक्रियाको अपेक्षा राख्दछु सानोलाई थोरै सम्बोधन गरेर उतारेको छु गजल गजलभित्र प्यारी सानो मनमा मन छ तिम्रो लागि गजलभित्र प्यारी सानो मर्न मन छ तिम्रो लागि शिर अनि रदिफमा सर्न मन छ तिम्रो लागि गजलभित्र प्यारी सानो मर्न मन छ तिम्रो लागि शिर अनि रदिफमा सर्न मन छ तिम्रो लागि जिन्दगी त सुम्पेको छु जिन्दगी त सुम्पेको छु गजलमा किन अट्थेँ जिन्दगी त सुम्पेको छु गजलमा किन अट्थेँ छोडी संसार काफियामा टर्न मन छ तिम्रो लागि गजलभित्र प्यारी सानो मर्न मन छ तिम्रो लागि <clears throat> कहिले दुःख कहिले सुख जिन्दगी हो यस्तै रहेछ कहिले दुःख कहिले सुख जिन्दगी यो यस्तै रहेछ साँघु बनाई गजलबाट तर्न मन छ तिम्रो लागि सेर अनि रदिफमा सर्न मन छ तिम्रो लागि गजलले प्रेम गरियो मलाई गजलले प्रेम गरियो तिम्रो यादलाई थमाउँदै गजलले प्रेम गर्यो तिम्रो यादलाई थमाउँदै गजल झर्ना बनी सानो झर्ना मन छ तिम्रो लागि गजलभित्र प्यारी सानो मर्न मन छ तिम्रो लागि मर्नु परे जल्नु परे जिन्दा बाँच्छ गजल साथी मर्नु परे जल्नु परे जिन्दा बाँच्छ गजल साथी मर्नु अघि सानो गजल भर्न मन छ तिम्रो लागि गजलभित्र प्यारी सानो मर्न मन छ तिम्रो लागि शेर अनि रदिफमा सर्न मन छ तिम्रो लागि सागु बनाई गजलबाट तर्न मन छ तिम्रो लागि धन्यवाद